अर्पण खबरको साथमा होटल स्टार बैंक विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जनासम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभरि केही साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा आज विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ दिवसका अवसरमा नेपाल पत्रकार महासंघले संविधान सभाको चुनाव मार्फत लोकतान्त्रिक संविधान स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितमा हाम्रो अभियान भन्ने मोन नाराका साथ देशभर विभिन्न कार्यक्रम गर्दैछ हरेक वर्ष मे तीन तारिकमा विगतको समीक्षा र भावी योजनाका साथ संसारभर प्रेस स्वतन्त्रता दिवस मनाइने गरिन्छ नेपाल पत्रकार महासंघको अनुगमन एकाइको विवरण अनुसार यो वर्ष मात्रै प्रेस स्वतन्त्रता उल्लङ्घनका दुई सय अठाइसवटा घटना भएका छन् दिवसका अवसरमा सन्देश सार्वजनिक गर्दै महासंघीय कार्यवाहक अध्यक्ष यशोदा तिमन सिन्हाले थुप्रै प्रतिकूलतासँग जुधेर व्यवसायिक काममा जुट्ने सबैलाई बधाई तथा शुभकामना दिनुभएको छ यसैबीच महासंघले केन्द्रीय समितिले दिउँसो एक बजे श्रमजीवी पत्रकारको अवस्था अभिव्यक्ति स्वतन्त्र स्वतन्त्रता र सुरक्षा विषयमा अन्तर्क्रिया कार्यक्रम गर्दैछ यस्तै विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ चितवन शाखाले नारायणगढमा प्रभात फेरि निकालेको छ नारायणगढको लाइन्स चोकबाट सुरु भएको प्रभाव फेरि शहीद चोक पुलचोक हुँदै पुनः लाइन्स चोकबाट नै फर्किएर टुङ्गिएको थियो नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ आज कोइरालाको निवासमा महाराजगंज पुगी प्रचण्डले कोइरालाको स्वास्थ्य अवस्थाको जानकारी लिनुका साथै राजनीतिक घटनाक्रम संविधान सभाको निर्वाचन लगायतका विषयमा छलफल गराउनु भएको थियो भेटमा प्रचण्डले भारत नेपालमा छिट्टै संविधान सभाको निर्वाचन भएको हेर्न चाहेकोले छिट्टै संविधान सभाको निर्वाचनमा जानुपर्ने जोड दिनुभएको छ प्रचण्डका सहयोगी शिव खकुरेले जानकारी दिनुभयो भएको छ प्रचण्डले चुनावका लागि आवश्यक सहयोग गर्न भारत सकारात्मक रहेको आफूले पाएको बताउनु भएको थियो जब जवाफमा कोइरालाले निर्वाचनमा जान आन्दोलनरत नेकपा माओवादी सहितका दलहरूलाई सहमतिमा ल्याउनु पर्ने भएकाले राजनीतिक संयन्त्रको बैठक बसी यस विषयमा छलफल गर्नुपर्ने बताउनु भएको थियो झण्डै आधा घण्टा भएको भेटमा उहाँबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था संविधान सभाको निर्वाचन दलहरू बीच रोकिएको वार्ता तथा संवादको प्रक्रिया सुचारू गर्ने विषयमा समेत छलफल भएको कोइरालाको निजी सचिवालयले जनाएको छ कोइरालाले राजनैतिक संयन्त्रको नेतृत्व सम्हालेको झण्डै दुई साताभन्दा बढी भए पनि प्रचण्डको चीन तथा भारत भ्रमणका कारण संयन्त्रको बैठक नियमित बस्न सकेको छैन केही दिनदेखि बिरामी भएर घरमै आराम गरिरहेका काङ्ग्रेस सभापति सुशील कोइरालाले स्वास्थ्यमा सुधार आएपछि आजबाट राजनीतिक भेटघाट सुरु गर्नु भएको हो मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले विगतका गल्ती कमजोरीबाट पाठ सिकेर भूल सुधार गर्दै सरकार अघि बढ्ने बताउनु भएको छ उहाँले वर्तमान आवश्यकतालाई सम्बोधन गर्ने संविधान सभा निर्वाचनमा सबै जनसमुदाय सकारात्मक धारणा र आशावादी सोचका साथ अघि बढ्नु पनि बताउनु भएको छ शुक्रबार काठमाडौँ विश्वविद्यालयको त्रिसठौं बैठकलाई सम्बोधन गर्दै रेग्मीले संविधान सभाको निर्वाचनलाई प्रेरणामुखी बनाउन आह्वान समेत गर्नुभएको छ संविधान सभाबाट संविधान निर्माण गर्न नसकी तत्कालीन निर्वाचन औचित्यहीन भएको त्यसलाई आम जनसमुदायमा नैरस्यता व्याप्त भएको कुरालाई मैले राम्ररी बुझेको छु उहाँले भन्नुभयो इतिहासको कुनै कालखण्डमा केही असफलताको अवस्था उत्पन्न हुँदैमा हाम्रो सबै कामहरू कार्यहरू अवरुद्ध हुँदैनन् गल्ती कमजोरीबाट पाठ सिकेर भूल सुधार गर्दै अघि बढ्न सक्छौ भन्ने सत्यलाई हामीले कहिले बिर्सनु हुँदैन उहाँले नराम्रो कामको अनुभवले पनि मानिसलाई अनुभवी बनाउँदै सही मार्गमा अघि बढ्न अभिप्रेरित गर्ने धारणा सुनाउनु भएको थियो नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले अबको निर्वाचनमा माओवादी सिद्धिने दावी गर्नुभएको छ खनालले अबको निर्वाचनमा माओवादी बढार्ने चुनौती पनि दिनुभएको छ प्रेस चौधरी दैलेखले गरेको पत्रकार सम्मेलनमा खनालले एमालेलाई माओवादीले जुन दृष्टिकोणले हेरेको छ त्यसको बदला अबको निर्वाचन पश्चात माओवादीलाई बत्ती बालेर खोज्नुपर्ने अवस्थामा पुर्याउने बताउनु भएको छ जनतालाई तर्साउँदै बोधक्याप्स गरेर विगतको चुनाव जित्न सफल भएको माओवादीकै कारण संविधान निर्माण हुन नसकेकोले अब जनता शर्माले एमालेलाई पहिलो पार्टी बनाएपछि मात्रै संविधान बन्ने खनालले दावी गर्नुभएको छ माओवादीप्रति निकै आक्रमक देखिएका खनालले माओवादीकै कारण संविधान नबनेकोले पहिले जस्तो धाँधली चुनाव नहुने र जहाँ धाँधली हुन्छ त्यहाँ रद्द हुने भन्दै अब माओवादीको हैकम नचल्ने जिकिर गर्नु भएको छ निर्वाचन सफल पारेर जनताका सबै हक अधिकार सुनिश्चित गर्नका लागि सबै एकजुट हुनुपर्ने भन्दै खनालले निष्पक्ष निर्वाचनका लागि एमाले सधैँ तयार भएको बताउनु भएको छ चुनावको विरोध गर्दै नेकपा माओवादी लगायतका दलले निर्वाचन आयोग अगाडि प्रदर्शन गरेका छन् चुनाव प्रयोजनका लागि दल दर्ताको विरोध तथा मतदाता नावली संकलन रोक्न माग गर्दै आन्दोलनरत नेकपा माओवादी लगायत दलले निर्वाचन आयोग अगाडि धरना दिएका हुन् कान्तिपथमा रहेको आयोग कार्यालय अगाडि बिहान नौ बजीदेखि एघार बजीसम्म चक्काजाम गर्दै दलहरूले प्रदर्शन गरेका छन् यी दलले वर्तमान सरकार र बाधा अड्का आदेश खारेजीको माग गर्दै आएका छन् उनीहरूले आयोगमा दर्ता नहुने घोषणा पनि गरिसकेका छन् एकीकृत माओवादीका केन्द्रीय सदस्य लोकेन्द्र विष्ट मगरले स्थायी शान्ति र संविधान सभा निर्वाचनका लागि सबै दलहरू दलहरू जिम्मेवार एकजुट भएर लाग्नुपर्ने बताउनु भएको छ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ रोल्पाले आयोजना गरेको कार्यक्रममा एकीकृत माओवादी मगरात राज्य समिति संयोजक समेत रहनुभएका विष्टले असरमा हुन सकेको संविधान हुन लागेको सभाको निर्वाचन मंगसिर महिनामा चुनाव कुनै पनि हालतमा सम्पन्न गर्नका लागि सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ पत्रकारहरू स्वतन्त्र भएर कुनै पनि समाचार निष्पक्ष तरिकाले लेख्नुपर्ने बताउनु भएको छ बागलुङको बुर्तिमाङमा रुखबाट लडेर एकजनाको ज्यान गएको छ आज बिहान घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएका बुर्तिमाङ दुई टारीखेत निवासी एकचालिस वर्षीय बोमबहादुर महतको बुर्तिमाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ उता सल्यानमा आज गाडीले ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ खलङ्गाबाट नेपालगञ्ज जाँदै गिरेको ना तीन ख एक चार एक एक नम्बरको गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका शिक्षक लोकेन्द्र हमालको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो रूपन्देहीमा प्रहरीले अपहरणमा संलग्न चारजनालाई पक्रेको छ छोडकी रामनगरका प्रितम गिरीलाई अपहरण गरेर लैजाँदै गर्दा सशस्त्र प्रहरीले नवलप्रासीको सुनोल चारपाला भन्ने ठाउँबाट धादिङ कटुन्जेका प्रेम गुरुङ नलप्रासी कोइला पानीका लाम्चे तामाङ चितवन भरतपुरका आस गुरुङ र उदयपुर गाईघाटका अमृत लामालाई पक्रेको हो अरू दुईजना भने भागेको प्रहरीले जनाएको छ गिरीको अपहरणको कारण भने खुल्न सकेको छैन गिरीलाई बिहिबार राति एक बजीतिर सशस्त्र प्रहरी सुरक्षा पोस्ट शङ्करपुर रूपन्देहीको टोलीले सकुशल उद्धार गरेको छ अप्रेल महिना इराकको पछिल्लो पाँच वर्ष यताकै घातक महिना भएको राष्ट्रसङ्घले जनाएको छ यो अवधिमा हिंसात्मक घटनामा ज्यान गुमाउने मध्ये धेरैजसो सर्वसाधारण छन् इराकका लागि राष्ट्र राष्ट्रसङ्घीय सहायता मिसनका अनुसार गएको महिना आतंकवादी आक्रमण लगायत हिंसात्मक घटनामा पाँच सय पन्चानब्बे जना सर्वसाधारण सहित सात सय बाह्र जनाको ज्यान गएको छ एक हजार छ सय तेत्तिस जना घाइते भएका छन् यो सन् दुई हजार आठको जुन यता एक महिनामा भएको मृत्युका घटना मध्ये सबैभन्दा धेरै हो उत्तरी इराकमा सरकार विरोधी सुन्ने प्रदर्शनकारीको शिविरमा सेनाले छापा मारे त हिंसात्मक घटनामा वृद्धि भएको मिसनको भनाइ छ इराकको गृह मन्त्रालयले भने अप्रेल महिनामा जम्मा दुई सय जनाको ज्यान गएको जनाएको छ राजधानी बगदादमा सबैभन्दा धेरै दुई सय एघार जना मारिएका छन् भने चार सय छयासी जना घाइते भएका छन् त्यस्तै दियाला साहुदी किर्कुक निनेवा र अनवर प्रान्त पनि धेरै प्रभावित मध्ये पनि राष्ट्रसङ्घीय सहायता मिसनले जनाएको छ र ACC under nineteen elite cup क्रिकेटमा अहिले नेपालले कुवेतलाई एक सय चौरानब्बे रनको चुनौती प्रस्तुत गरेको छ मलेसियामा जारी खेलमा टस जितेर ब्याटिङ रोचीको नेपालले बयालिस दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय तिरानब्बे रन जोडेको हो खेलमा नेपालका लागि अमित श्रेष्ठले सबैभन्दा बढी छयालिस रनको योगदान दिएका थिए त्यसै गरी सुशान्त भारीले अठाइस रनको योगदान दिएर हरिशङ्कर शाह र पवन श्रेष्ठले समान तेइस रनको योगदान दिएका छन् त्यसै गरी इसाद अहमदले अठार रनको योगदान योगदान गरेर त्यस्तै निश्चल पाण्डेले दस रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानहरूले भने दोहोरो अङ्क जोड्न सकेनन् अहिले कुवेतले जवाफी ब्याटिङ गरिरहेको छ हवस् त दिउँसो एक बजेको अर्पण खबर सकियो सुजिता हमाल बिदा भए नमस्कार